हैरा हामीले पिरतिलाएको बचन पाएको दुईजना मिलेर संसार हामीले पाए तानाले मनालाई बाँधेको छ तानाले तानालाई बाँधेको छ एउटाले अर्कोलाई चिनेको छ चाहना चाहना मिलेको छ तिमी आँखा नखुल सपना बनेर म सुस्तरी लिएर स्तरिनी दरी लिएर जान मिलेर संसार हामीले पाए भोलिको दिन पर छ पर अग्लेर जाने यो जोवन थोरै आजको दिन सम्हालेर ल्याउ दिल दिलको भयो मेरी जीवन भारीको सारीको सारीको गारेर चरीको सारीको गारेर जा संसार हामीले बिर्सन हैला हामीले बिरती लाएको बचना खाएको जान